कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजय नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरूको आज एक सय पच्चीसौं श्रृंखलामा प्राविधिक मित्र सन्दीपका साथमा यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन जेठ महिनाको यो अन्तिम अन्तिम दिनमा हामी आइपुगेका छौं भोलि मशान्त र आज हामी एकतीस गतिको रातमा छौं जेठलाई अत्यन्त आलस्यको महिना भन्ने गरिन्छ र जेठ वैवाहिक रूपले पनि केही भेद गरिएको महिना मानिन्छ भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी जो जेठ महिनामा धेरै जेल परे र उनले एउटा गजल पनि लेखे जेठका आलसी महिना भन्ने उनको गजल जगजित सिंहले गाएर लोकप्रिय बनाए तर जेठमा हाम्रा केही ऐतिहासिक घटनाहरू घटे जुन हामीले अजर अमर गीतहरूको अघिल्लो श्रृंखलामा प्रस्तुत गर्यौं विशेष गरेर दरबार हत्याकाण्ड र त्यस सँगसँगै जेठमा आएका केही अचाक्ली विवत्स घटनाहरू तर यो जेठमा हामीले सम्झनै पर्ने एउटा श्रष्टा हुन् नवीन किशोर राई नेपाली लोक संगीतको फाँटमा मास्टर मित्रसेन थापा जनकवि केशरी धर्मराज थापा लोक गायक झलकमान गन्धर्व लोक गायक कुमार बस्नेत गणेश रसिक पछि अर्को एउटा स्मरणीय नाम हुनुहुन्छ नवीन किशोर राई विक्रम सम्बत दुई हजारको जेठमा शुक्रबारका दिन पूर्वी नेपालको ढनकुटा जिल्लाको चुङबाउ गाउँ पञ्चायतमा पिता नरबहादुर कुथुमी र माता श्रीमाया कुथुमीको साधारण घरमा नवीन किशोर राईको जन्म भएको थियो गाउँघरको स्वच्छ वातावरणमा हुर्कन पाएका नवीन किशोरलाई पहिले त चित्रकलामा शोक थियो यसपछि उनी पढ्न थाले विक्रम सम्बत दुई हजार बीसमा एसएलसी परीक्षामा उत्तीर्ण भएपछि धरानको स्कूले जीवनमा उनी संगीत कलातर्फ अग्रसर देखिए यहाँ नवीन किशोरले नेपाली लोक नृत्य संघको स्थापना गरे उनी सांस्कृतिक संस्थान धरानका सक्रिय सदस्यहरूमध्ये एक हुन् नवीन किशोर राई अहिले पनि उज्यालो नाइन्टी नेटवर्कको वरपरकै इलाकामा बस्छन् नाताले उनी गोपाल इन्जनका बैनी ज्वाई पनि पर्छन् विक्रमाब्द दुई हजार सालको जेठमा जन्मेका नवीन किशोर राईलाई जन्मदिनको शुभकामना सहित यो यही तिथिले उनको जन्मदिन हिजो परेको छ र आज शुभकामना व्यक्त गर्दै उनकै गीतबाट यो श्रृंखला शुरूआत गर्दछौं नक्कल पारेकी चौपट बगलीमा सलाइको बट्टा एउटा बिडी खैसलको त आजकल निकै पर्छेउनी चट्ट हुन्छ टुले जाने अर्को साल यस बेला त हो नवीन किशोर राईको संकलन र आवाजमा यो गीतसँगै अजर अमर गीतहरूको यो एक सय पच्चीसौं श्रृंखला आज दुई श्रष्टामा समर्पित छ लोक गायक नवीन किशोर राईलाई जन्मदिनको शुभकामना सहित र नेपाली सांगीतिक जगतमा गजलको निम्ति उत्प्रेरणाको स्रोत बन्ने पाकिस्तानी गजल गायक मेदी हसनको पुण्यतिथिको सहित नवीन किशोर राई ले आफ्नो गायनको क्रमलाई समृद्ध बनाए जब उनले लेकाली परिवारमा हिरण्य भोजपुरी गणेश रसिक उर्मिला श्रेष्ठ निर्मला श्रेष्ठ इन्द्रनारायण मानन्धर नोचे नारायण डंगोलसँग उनी आबद्ध भए नवीन किशोरले लेकाली परिवारको चोखो लोक संगीतको प्रतिनिधित्व गर्दै धेरै गीतहरू संकलन गर्नमा योगदान पुर्यायो तर आजकल उनी लेकाली समुदायबाट पनि बाहिर छन् उनले केही वर्ष अघि एकजना मन्त्रीलाई आग्रह गरेका थिए मेरो गीत युवा पुस्ताले चोरी गर्दै आफ्नै नाउँमा गाउन थाले मन्त्रीज्यूले सक्नुहुन्छ भने मेरो गीत मेरो नाउँ गराइदिनुहोस् राष्ट्रिय नाचघरको मञ्चमा उनले यो कुरा विन्ती गर्दै गर्दा त्यति बेला मन्त्री थिए पोस्ट बहादुर बोगटी पोस्ट बहादुर बोगटी त अब रहेनन् तर नवीन किशोर राईको गीत अहिलेका युवा पुस्ताका एक चर्चित गायकले आफ्नै पिताको नाम राखेर गाउँदै गरेकोमा उनले गुनासो गरेका छन् चलचित्रमा अभिनय पनि गर्ने र गीत पनि गाउने ती गायकले नवीन किशोर राईको गीत हुबहु टिपेर आफ्नै पिताको नाम लगाएर गाइदिएकोमा राईले धेरै गुनासो पनि गरे नवीन किशोर राई दुई हजार चौबिस सालतिर काठमाडौँ आए यसबीच उनले नेपाली लोकगीत अध्ययनमा खुब ध्यान दिए छब्बीस सालतिर नवीन किशोर राई गायक कलाकारको पदमा संस्कृति विभागको सेवामा लागे यस विभागमा रहँदा उनले लोक संगीतका निकै राम्रा कृतिहरू प्रदर्शन गराए विक्रम सम्बत दुई हजार बत्तीस सालमा उनले सांस्कृतिक संस्थानबाट अवकाश लिए विक्रम सम्बत दुई हजार तैतिस सालदेखि नवीन किशोर राई सेन्ट मेरिज स्कूलमा शिक्षकका रूपमा सेवा गर्न थाले उनकी पत्नी ज्योति राई जो महान भवन स्थित अर्नीको बोर्डिङ स्कूलमा अंग्रेजी शिक्षिकाका रूपमा आबद्ध थिइन् र यी दुई मिलेर लामो समय घरमा ट्यूशन पढ़ाउने काम पनि गरे तर पछि नवीन किशोर राईले चिड़ियाघर अगाडि आफ्नो अलगै व्यवसाय शुरू गरे जसबारेमा मैले यस कार्यक्रममा अघिल्लो पटक चर्चा पनि गरिसकेको थिए नवीन किशोर राईले साइकल बालगिरीमा अर्थात भाडामा दिने काम शुरू गरेर पनि आफ्नो व्यावसायिक जिन्दगी सञ्चालन गरे विक्रम सम्बत दुई हजार अठाइस सालमा नवीन किशोर राईले गोपाल कि बहिनी ज्योति योजनसँग विवाह गरे यी दम्पतिको जीवन सुखमय रहेको छ अहिले ज्योति योजन अर्थात ज्योति राईले महिला होस्टेल पनि सञ्चालन गर्दै आएकी छिन् नवीन किशोर राई आफ्नै लोक संगीत सांस्कृतिक जीवन अनि आफ्नो एउटा आरामदायी सुखमय जीवनमा सम्बद्ध छन् र खुशी छन् नवीन किशोर राई आफ्नै संकलनमा हिरादेवी राईसँग गाएको यो युगल गीत आजको दोस्रो प्रस्तुतिमा मलाई त मन पर्दैन है नसिब तेरो ज्ञाममा बल्ल त भेट्यो यो ठाउँमा शुभ साइत पर्नाले होइन ज्ञान कि भाले छेक्दैन पैसाले आँखा किशोर राई यस्ता गीतमा आफ्नै एउटा पहिचान बनाउँथे गोपाल योन्जन नवीन किशोर राई कुमार बस्नेत एकै सालमा जन्मिएका संगीत साधकहरू थिए आफूभन्दा तीन वर्ष कान्छो गणेश रसिकसँग मिलेर नवीन किशोर राईले बनाएको रातो भाले क्वाए क्वाए सुत्केरीलाई ख्वाए जस्ता गीतका कारण पनि नवीन किशोर राईलाई सम्झना गर्न सकिन्छ अहिलेको चर्चित ट्याक्क ट्याक्क जस्तो लोकगीत पनि उनकै संकलनमा पहिले बज्ने गरेको लोकगीत थियो नवीन किशोर राईलाई पुनः नेपाली सांगीतिक आकाशमा फर्कन र सक्रिय हुन आग्रह गर्दै हार्दिक शुभकामना सहित आजको अजर अमर गीतहरूमाबाट विन्ती गर्दछौ आजको अजर अमर गीतहरूका बारेमा हामीलाई फेसबुकमा सुगम तमुले लेख्नु भएको छ प्रतीक्षारत छु कार्यक्रमको लागि भनेर सावलिन श्रेष्ठ लेख्नुहुन्छ मेदिएसनका बारेमा उहाँले लेख्नुभएको एउटा टिप्पणी छ हिजो अन्नपूर्ण पोस्टमा मेदिएसनमाथिको आर्टिकल पढे आज उनको सम्झनामा कार्यक्रम सुन्न पाइने भयो त्यसै गरिकन अमृत थापा लेख्नुहुन्छ कार्यक्रम सुन्न व्यग्रताका साथ प्रतीक्षारत छु भनेर लेख्नु भएको छ त्यसै गरी हाम्रो ट्विटरमा हामीलाई मेन्सन गर्नुभएको छ दिलीपजीले उहाँले लेख्नुभएको छ म भैरवा आएको थिएँ त्यसैले यता एफएम नटिप्दो रहेछ खस्यौलीतिर भएर हो कि भनेर लेख्नु भएको छ र खस्यौलीबाटै हामीलाई अनिल बस्यालले मेन्सन गर्नुभएको छ खस्यौलीमा आइरहेको छ भनेर उहाँले टिप्पणी गर्नुभएको छ र त्यसै गरिकन अमृत कुमार थापाले सदाझै निरन्तर सुन्दै अजरमर गीतहरू भनेर लेख्नु भएको छ अक्षरले लेख्नुभएको छ enjoying one hundred twenty fifth episode of अजरमर गीतहरू with Haridevi Rai Navin Kishor Rai tribute to Mehdi Hasan भनेर लेख्नुभएको छ यहाँलाई धेरै धेरै धन्यवाद आजको हाम्रो कार्यक्रममा दोस्रो चर्चाको विषय छ गजल गायक मेहदी हसन मेहदी हसनको जन्म उन्नाइस सय सत्ताइसमा त्यति बेलाको विशाल भारतको राजस्थानको झुन्झुनाको लुना भन्ने गाउँमा भयो भारत र पाकिस्तान विभाजन भएपछि त्यो भारतमा पर्यो र मेदियासन पाकिस्तानको लाहोरमा पुगे र मेदियासन लाहोरमा गएपछि उनले आफ्नो काकासँग मिलेर मोटर पार्ट्सको व्यवसाय शुरू गरे र उनी मोटर मेकानिक्स बने तर मेदियासनका परिवार सोह्रौं पुस्तादेखि नै दरबारमा र राजघरानामा गाउँदै आएका कलावन्त परिवार थिए शास्त्रीय संगीतमा धेरै कम मान्छेलाई मात्र खाँ साहबको पदवी मिल्दछ त्यसमध्ये मेदी हसनको परिवारलाई पहिलेदेखि नै मिल्दै आएको थियो जसले निरन्तर एक सय चौबिस वर्ष कुनै परिवारले सांगीतिक साधना शास्त्रीय संगीतको साधना गर्यो भने र त्यसपछि आएका पुस्ताले चालिस वर्ष फेरि सेवा गरेपछि त्यो खाँ पदवी पाउँछ र त्यो मेदी पनि पाएका थिए र मेदी हसनलाई पाकिस्तानमा खाँसाब भनिन्थ्यो भने विश्वभर नै उनलाई शहनशाह गजल अर्थात गजलका राजा भनेर मानिन्थे उनी नेपालमा मात्र होइन विश्वमै एउटा उदाहरणीय कलाकारका रूपमा चिनिन्थे उनी एसियाबाट लण्डनको रोयल अल्बर्ट हलमा गएर कार्यक्रम प्रस्तुत गर्ने पहिलो गजल गायक थिए र उनीपछि लता मंगेशकर अनुप जलोटा जगजीत सिंह धेरै कलाकारले प्रस्तुत गरे अब नेपाली कलाकारहरूको पनि त्यहाँ पर्दा खोल्ने दिन आउँदैछ तर मेदी हसनले रोयल अल्बर्ट हटमा गजल प्रस्तुत गर्दा त्यति बेला विदेशी श्रोताहरू होइन पाकिस्तानी र भारतीय श्रोताहरू नै आबद्ध थिए तर नेपालमा मेदी हसनलाई निमन्त्रणा गर्ने हिम्मत कलाकारले मात्र गर्न सके सांस्कृतिक संस्थानका महाप्रबन्धक हुँदा त्यहाँका महाप्रबन्धक दीपक जंगमको निम्तोमा मेदी हसन पाकिस्तानबाट गजल कार्यक्रम प्रस्तुत गर्न काठमाण्डु आए विश्वका ठूलठूला रंगमंचमा कार्यक्रम प्रस्तुत गरिसकेका मेदी हसनले राष्ट्रिय सभागृहमा शामे गजल नामबाट आफ्नो कार्यक्रम प्रस्तुत गरे त्यस कार्यक्रममा उनले कवि मवी शाहको गीतलाई गजलको शैलीमा गाएका थिए त्यस गीतको एउटा अपुष्ट रेकर्ड हामी प्रस्तुत गर्दै मेदी हसनको पुण्यतिथिमा उनलाई श्रद्धांजलि व्यक्त गर्दछौं कसरी बुझाऊं दिल कसरी तस्वीर खास भी कति दिन बुझाउँदो दिल हेरेर खाली तस्वीर तस्वीर हर खाली तस्वीर कति दिन बुझाउँदो दिल धनलो तमिन डाटी धनलो डाटी कसरी बुझाउँ चरण लौ तिमी न ढल्दी कसरी बुझौ यो दिल तिमी जान हौ यो जिउको तिमी जान हौ यो जिउको तिमी प्राण जिन्दगीको तिमी जान हौ यो जुको तिमी प्राण जिन्दगीको टाढा बसी कति दिन बसी कति दिन कसरी बुझाउनु यो दिल टाढा बसी कति दिल कसरी बुझाउनु यो दिल भनलो तिमी दिल भनलो तिमी न ढाँटी कसरी बुझाउनु दिल हेरे खाली तस्वीर शहनशाह गजल मेदी हसन नेपाल राष्ट्रमा दरबारभित्र एक्काइस तोपको सलामी सहित गोर्खा दक्षिण बाउ पाउने पहिलो कलाकार थिए कलाकारलाई त्यस्तो इज्जत नेपालभित्र मात्र होइन विश्वमै पहिलो पटक दिइएको थियो मेदी हसनले दरबारको एउटा कार्यक्रममा गाउँदै गर्दा जिन्दगी जिन्दगीमे तो सबै प्यार किया करते हैं गाउँदै गर्दा उनको आफ्नो शैलीमा उनी सरगमसँग खेल्दै गर्दा उनले एक पंक्ति भूले जस्तो गरी गाइरिँदा तत्कालीन राजा वीरेन्द्रले जुरुक्क उठेर दोस्रो पंक्ति उठाइदिएपछि मेदी हसन आफै पनि ताजुब भएका थिए राजाको संगीतप्रतिको रूचि देखेर तर अनौठो र अद्भुत कुरा तत्कालीन राजाका हजुरमुवाले मेडिया संघसँग कुराकानी गर्दा तिमी कसका नाति हो भन्दा उनले आफ्नो जब हजुरबुवाको नाम भने त्यसपछि राजमाताले भनिन्छन् यो त तेरो हजुरबुवाको पनि संगीतको गुरू हो यसरी नेपालको दरबारसँग मेदिया हजुरबुवाको सात भन्दा अगाडिदेखि नै सम्बन्ध रहिआएको र पछि ग्वालियरका महाराजले नेपालका राजालाई पत्र लेखेर मेदिएसनका हजुरबुवालाई फेरि फर्काएर लगेपछि उनीहरू भारतका भएका थिए भारत र पाकिस्तान टुटेपछि मेदिएसन पाकिस्तानका भए र पाकिस्तानमा सैनिक शासनका बेला पनि मेदिएसनलाई जही तही कार्यक्रममा गाउन स्वतन्त्रता थियो र गाएपछि मस्तले पिउने स्वतन्त्रता पनि थियो र पिएर गाड़ी चलाउने पनि उनलाई मापसे गरेर गाड़ी चलाउने अधिकार पनि थियो तर शर्त के थियो भने उनको गाड़ीको अगाडितिर ट्राफिक प्रहरीको गाड़ी हुन्थ्यो उनको गाड़ीको पछिल्लोतिर एम्बुलेन्सको गाड़ी हुन्थ्यो दुर्घटना भएमा एम्बुलेन्सले उनलाई अस्पताल पुर्याउँथ्यो र उनलाई कसैले प्रहरीले चेक गर्न चाहेमा अगाडिको ट्राफिक प्रहरीले सुरक्षा दिन्थ्यो यस्तो सम्मान पाएका थिए मेरी र उनी काठमाण्डु आउँदा होटल याकन यतिमा बसेका थिए र स्वर सम्राट नारायण गोपालले आफ्ना साथीहरूलाई भने जति बेला हामी पनि सँगै थियौं उनले भने त्यो मेरी असन्त म जस्तै छ रे पिउँछ पनि रे गाउँछ पनि रे भनेर नारायण गोपाल भेट्न गएका थिए र भेट्न जाँदा दुवैले एक अर्कालाई अंगालो हाल्दा यस्तो लाग्थ्यो दुई ठूल्ठूला हिमालहरू मिलिरहेका हुन् नारङ साहब भनेर उनले बोल्दाखेरि नारायण गोपाल उनको छातीमा जुत्दाखेरि यस्तो लाग्थ्यो दुई पहाड़ आपसमा टक्राए जस्तो देखिन्थ्यो मेरी असनका औंलाभरि औठीहरू देखेर नारायण गोपालले भन्नुभएको थियो यो सबै एउटा एउटा औंलामा यसले रागहरू जडेको होला यस्तो लाग्थ्यो मेरी हसन गजल गाउनकै निम्ति जन्मेका हुन् यसका बारेमा लता मंगेशकरले पनि भनेकी छिन् जब मेदी हसनले लता मंगेशकरको आवाजको तारीफ गरेर भनिन् मेदी हसन साहबले लता मंगेशको तारिफ गर्दा भने लतालाई भगवानले राम्रो गला दिएको छ लताले जवाफमा भनिन् मलाई त भगवानले राम्रो गला मात्र दिएको छ मेदी हसन साहबको त गलामै भगवान छ र तीनै मेदी हसन हुन् जसले गर्दा नेपालमा गजलको एउटा पुनर्जागरण शुरू भयो दीपक जंगमले मेदी हसनको स्वरका लागि चाँदनी शाहका छवटा गजललाई उर्दूमा संगीत गरे र मेदीसन स्वयंले स्वर्गवासी महाराजका केही गजलहरू पनि गाउन चाहन्छु भनेर मञ्चबाट भनेको कुरा अपुरो हुन गए कारण मेदिसनको स्वास्थ्यको कारणले गर्दा र पछि चाँदनी शाहका शब्दमा उनका उर्दू गजलहरू पाकिस्तानमा रेकर्ड भए एउटा नेपाली कलाकारले पाकिस्तानमा आएर आफ्नो गजल गाएकोमा मेदी हसन आश्चर्यचकित मात्र भएनन् उनी दीपक जंगमलाई भेट्न लाहोरबाट कराँची आएका थिए यस्ता धेरै इतिहाससँग जोडिएको मेरियसनले नेपालमा गजल ल्याउनुभन्दा पहिला भारतमा पनि उनकै प्रेरणाले जगजीत सिंह तलत अजीज अनुप जलोटा पंकज उदास हरिहरन जस्ता गायकहरू मेदियासनकै पचिनामा आए तर नेपालमा पनि गजल गायनको इतिहास अलि अघिबाटै शुरू भइसकेको थियो भैरव बहादुर थापा त्यसका एक प्रणेता थिए भने त्यसै गरिकन महेन्द्र संगीत निकेतनमा आबद्ध भएका जगत मर्दन थापा मास्टर रतनदास प्रकाश बच्चु कैलाशले पनि गजल शैलीका गीतहरूलाई संगीत गर्न शुरू गरिसकेका थिए यहाँ जगत मर्दन थापाको संगीतमा मेदी हसनले नै गाएको त्यो अघिको गजल पुरानो शैलीमा कुमारी लिली सिंहको स्वरमा बुझायो आजको यस कार्यक्रमका बारेमा पाल्पाबाट राजेश्वर उदय लेख्नुहुन्छ वहाँ क्या मधुर संगीत भनलौ तिमी नढाँटी गीत त सुनेको थिए गजल सुनेको थिइन अर्कै मजा आयो धन्यवाद प्रकाश दाजु भनेर लेख्नु भएको छ राजेश्वर उदयजीले त्यसै गरिकन हाम्रो ट्विटरमा हामीलाई मेन्शन गर्नुभएको छ उमेश सिगदेलजीले मेरी हसन मेरो सबैभन्दा प्रिय गजल गायक भनेर त्यसै गरिकन डम्बर भाइ लेख्नुहुन्छ अजर अमर गीतहरू कार्यक्रम मार्फत थाहा नभएका विभिन्न विषयको जानकारी प्राप्त हुँदा यस कार्यक्रम र प्रकाश प्रकाशदाईप्रति आभारी छु भनेर लेख्नुहुन्छ मृत आत्मा दिलेश अरियाल दिलीप सबैको साथी र अनिल बस्यालजीले पनि हामीलाई मेन्शन गर्नुभएको छ यहाँहरू सबैलाई हार्दिक आभार व्यक्त गर्दै अब हामी चर्चा गर्नेछौ फेरि नेपालमा गजल गायनको र मेडिएसनको प्रवेशका बारेमा भर्खरै कुमारी लिली सिंहको आवाजमा सुनेको गजललाई दीपक जंगमको संगीतमा पछि मेडिएसनले एकचालिस सालमा काठमाण्डुको रंगमंचमा प्रस्तुत गरे मेदियासनले काठमाण्डुमा कार्यक्रम गर्दा सबै नेपालीले कार्यक्रम हेर्न र सुन्न पाओस् भनेर टिकट दर सस्तोमा राख्न पनि आग्रह गरेका थिए र लामो दिनसम्म कार्यक्रम गरेका थिए र मेडिएसनले सो कार्यक्रममा मवी शाहको रचना बाहेक कालीप्रसाद रिजालको शब्दमा स्वर सम्राट नारायण गोपालको गीत पनि गाउने हिम्मत गरेका थिए र नारायण गोपालको गीत उनले हरेक कार्यक्रममा गाए जसरी गुलाम अलीले पनि काठमाडौँमा कार्यक्रम गर्दा नारायण गोपालका प्राय गीतहरू जुन फूल मैले चाहेको थिएँ कसैले टिपेछदेखि लिएर धेरै गीतहरू गाए तर जुन दिन नारायण गोपाल गुलाम अलीको कार्यक्रम हेर्न गएका थिए त्यो दिन सायद गुलाम अलीले नारायण गोपालको अगाडि त्यो गीत गाउने आँट गरेनन् तर मेदियासनले नारायण गोपालकै अगाडि पनि त्यो गीत गाए र जो नारायण गोपाल स्वयं पनि मेदियासनका फ्यान मानिन्थे मेदी हसनलाई नेपाल निम्त्याउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दीपक जंगमले गुलाम अलीलाई पनि काठमाडौँ निम्त्याउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् र गुलाम अलीलाई उनले मवी शाहका शब्दमा चारवटा गजल गाजलो ती ठूल्ठूला आँखा केसर दिउँ तिमलाई मैले जस्ता गजलहरू गीतहरूलाई गाउन लगाएका थिए भने अघिल्लो हप्ता हामीले गिटार वादक सिकेर साइलीको कुरा गर्दा सेक्सोफोनिस्ट शोबहादुर सुनामको पनि कुरा गरेका थियौं शोबहादुरले बजाएको स्याक्सोफोन सुनेर गुलाम अली जुरुक्क उठेर शोबहादुरलाई धाप मार्न आएका थिए त्यो प्रसंग अघिल्लो हप्ताको बिहिबारको वादक परिवर्तित संगीतकारका कुराकानीमा आएको थियो आज शोबहादुरले गुलाम अलीको गीतमा बजाएको सेक्सोफोन पनि सुनिनेछ दीपक जंगमको संगीत मवि विशाहको शब्द र गुलाम अलीको आवाज छ तिमीलाई मैले चली भनेरा के छ र त्यो तिमीलाई मैले कोसेली भनेर ल्याएको थिए दुई थो पायासु पोखिया छल्केरा ति तिमीलाई मैले कोसेली भनेर इच्छा छायारू मसंग दियो कविता छोडेर कोरे को थिए तै दिउँ भनी मेटियो झस्केरा ल्याए को थिए गीत यो दिना तिमीलाई भनेर पवन बेचै बेलै गयो त्यो पनि गएर ल्याएको थिए दुई थो पयासु पोखिया छल्केरा के छ मैले नैले कोसीले मेरा यही स्याक्सोफोनका निम्ति गुलाम अली उठेर सोबहादुरसम्म आइपुगेका थिए आजको कार्यक्रममा गजल परम्परालाई पुनरावृत गर्ने संगीतकर्मीहरूको चर्चामा यो दीपक जंगमको गीत मवी शाहको शब्दमा गुलाम अलीको स्वरमा गुलाम अली जो स्वयं पनि मेदी हसनका ठूला फ्यान थिए गुलाम अली कुनै बेला मेदी हसन कसरी गाउँदा रहेछन् भनेर उनको घर अगाडि उनको रियाज सुन्न वा हेर्न आएका थिए तर जहिले पनि मेहदी हसनको घरबाट रियाज नभइकन बिहानै शारीरिक व्यायाम गर्ने वा वर्जिस गर्ने एक पहलवान जस्ता मान्छे निस्किन्थे र समुद्री किनारमा गएर उठपटाक गर्थे उफ्रिन्थे नाच्थे कैयौं दिनसम्म गुलाम अलीले हेरेछन् यो मेहदी हसन भन्ने मान्छे यही हो भने संगीतमा रियाज नगरिकन यो समुद्री किनारमा पहलवान किन गर्दैछ त्यसपछि उनले नजिक गएर सोधेछन् तपाईँ जुन घरबाट निस्किनुहुन्छ त्यो घर मेदिएसनको होइन र उनले भने हो अनि तपाईँ नै हो मै हुँ मेदिएसन तर तपाईँ त संगीतको रियाज गरेको देख्दिन हरेक दिन दौडेर यहाँ आउनुहुन्छ र उफ्रिन थाल्नुहुन्छ मेदिएसनले जवाफमा भने राम्रो गाउनका लागि कलेजा पनि राम्रो हुनुपर्छ र राम्रो गाउनको लागि कलेजो राम्रो हुनको लागि स्वास्थ्य राम्रो हुनु पर्यो वर्जिस गर्नुपर्छ वर्जिस अर्थात् शारीरिक कसरत म दिनदिनै यो उठपटाक र दण्ड गर्ने गर्छु यो सुनेर गुलाम अली चकित भएछन् यो कुरा धेरै पछिसम्म पनि गुलाम अलीले मेदी हसनको कहीँ प्रसंग आएको यो कुरा भन्ने गर्थे आजको यो सन्दर्भमा मेदी जो आजकै दिन बाह्र तीसमा मध्याहमा पाकिस्तानको कराँच स्थित जिया खाँ अस्पतालमा उनले तीन वर्ष अगाडि आगाखा अस्पतालमा ज्यान गुमाएका थिए बाह्र पचपन्नमा कराँचीको आगाखामा सन् दुई हजार बाह्रमा दिवंगत भएका मेदी हसन त्यसभन्दा तीन वर्ष अगाडि अत्यन्त अस्वस्थ जीवन बिताइरहेका थिए संसार प्रसिद्ध गजल गायकको स्वर मुखबाट खुसिसकेको थियो उनी इशारा मात्र गर्न सक्थे थिए उनको देहान्त भएपछि लता मंगेशकरले एक टेलिभिजन अन्तर्वार्तामा भनिन् मेदियसन मेरो घर आउँदा हाम्रो सम्पूर्ण परिवार रोयौं किनकि त्यस्तो राम्रो स्वर भएको मान्छे बोल्न नसकेको देख्दा हामी असह्य भयौं मेदियसनको इच्छा अनुसार नै मैले उनीसँग एउटा युगल गीत गाएँ तर उनले गाइसकेको गीतमा ट्र्याक थपेर फेरि नयाँ स्वर भरेर गाए त्यो नै मेरो एउटा इच्छा थियो पूरा भयो मेदियसन भारत पाकिस्तान लडाई हुँदा पनि लता मंगेशकर मेदी असमको गजल गीत सिडी लुकी लुकी सुन्थिन् र त्यति बेलाका गायक मोहम्मद रफीले लता मंगेशकरलाई पुरा ताना कसेछन् तिम्रो एकदम मनपर्ने गायक मेदी हसन आएका रहेछन् भेट्न गएनौ लताले आक्रोशमा भनिन् रफी साहब म तपाईँको गीत पनि प्रेमले सुन्छु मेदी हसनको पनि सुन्छु तर यसको अर्थ यो होइन कि तपाईँ मलाई यसरी व्यङ्ग्य गर्नुहोस् यसरी लता र रफीको बीचमा मेदिएसनको प्रसंग आएर पनि केही वर्ष बोलचाल बन्द भएको थियो लता मात्र होइन भारतका धेरै कलाकार मेदिएसनलाई आदर्श मान्थे मेदिएसनको शैलीलाई सम्मान गर्थे नेपालमा मेदी ठूलो फ्यान फ्लोरको युग थियो मेदिएसन नेपाली गीतहरू गाउन चाहन्थे तर हाम्रो आफ्नै अव्यवस्था राजनीतिक परिवर्तन द्वन्द यी विभिन्न कुराले गर्दा यी सबै कामहरू समयमा हुन सकेन आजको यस कार्यक्रमका बारेमा राजेश्वर उदयले लेख्नु भएको छ नवीन किशोर राईज्यूलाई जन्मदिनको बधाई भनलौ तिमी नढाँटी गीत सुनेको थिए र यस प्रसंगमा अघि चर्चा पनि भइसक्यो दीपक श्रेष्ठले पनि मेदेशनप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्नुभएको छ शर्मिला शर्मा लेख्नुहुन्छ तिमी ज्यान हो यो दिलको तिमी प्राण हो जिन्दगीको यो गीतले मन छोयो थ्याङ्क यू प्रकाश दाई भनेर लेख्नु भएको छ अमेरिकाको डेनबरमा हुनुहुन्छ शर्मिला शर्मा जो प्रसिद्ध संगीतकार हुतराज शर्माकी सुपुत्री पनि हुनुहुन्छ विमल डाङ्गी लोक गायक हुनुहुन्छ उहाँले लेख्नु भएको छ वरिष्ठ लोक गायक नवीन किशोर राईलाई जन्मदिनको शुभकामना आजको कार्यक्रमका साथमा उहाँसँग नुच्छनारायण नारायण डंगोल पनि हुनुहुँदो रहेछ नुच्छे नारायण डंगोल नवीन किशोर राईहरूसँगै लेकाली परिवारमा आबद्ध थिए त्यति बेलादेखि र नुछे नारायण डंगोल धेरै बाजा बजाउन सक्ने एक वाद्यवादकका रूपमा पनि चिनिनुहुन्छ त्यसै गरिकन दिनेश रावत लेख्नुहुन्छ अर्को नयाँ ऐतिहासिक कार्यक्रम सुन्दै गरेको अवस्था नवीन किशोर राईज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना भनेर लेख्नु भएको छ आजको कार्यक्रममा हामीले अघिल्लो श्रृंखला नवीन किशोर राईको कुरा गर्यौं र दोस्रो श्रृंखलामा मेदियासनप्रति श्रद्धांजलि अर्पणका कुराकानी गर्यौं मेदियासनले गजललाई कोठीबाट सम्मानपूर्वक स्टुडियोसम्म ल्याए उनले हिन्दुस्तानका अन्तिम राजा बहादुर शाह जफरको बात कर्निए मुजेदेखि लिएर मिर्जा गालिब मीर तकी मीर र पछिल्लो पुस्तामा पाकिस्तानमै प्रतिबन्धित भएका गजलकार फैज अहमद फैजको गुलोमे रंग भरे अहमद फराजको रंजिशी सही यस्ता धेरै गजलहरू गाएर गजललाई सरलीकरण गरे मेदियसन चान्चुन गायक थिएनन् उनले गाउँदै गर्दा मान्छे उठ्न मनाइ थियो उनले गाउँदै गर्दा छेउछाउमा कुराकानी गर्न मनाइ थियो आजको जस्तो मोबाइलमा टैटै र ट्विटी गर्ने खालका श्रोता उनका कार्यक्रममा हुँदैनथे एउटा सम्मानपूर्वक कार्यक्रम गर्थे मेदियसन र मेदियसनको कार्यक्रम काठमाडौँमा हुँदा साहित्यकार डाक्टर ध्रुवचन्द्र गौतमदेखि लिएर पत्रकार विनोद दीक्षितदेखि लिएर धेरैको निम्ति एउटा आकर्षण भएको थियो र काठमाण्डुमा मेदिएसनको आगमनपछि नेपाली गजलमा पुनरागमनको युग शुरू भयो मेदिएसन त्यसकारण पनि नेपाली संगीतको लागि एउटा अमूल्य पाटो हो नारायण गोपाल स्वयंले पनि मेरो बेहोसी आज मेरो लागि पर्दाव हो भन्ने गीत संगीत गर्ने क्रममा गोर्खा पत्रका लागि रामचन्द्र गौतमलाई अन्तर्वार्ता दिने क्रममा भनेका थिए मैले यो गीतलाई मेदी गजलको फ्लेभरमा गरेको छु भनेर भनेका थिए तर पछि तीनै मेदी नारायण गोपालका फ्यान भए र नारायण गोपालले नै संगीत गरेको गीत यही काठमाडौँमा नारायण गोपालकै आँगनमा मञ्चमा मेदी हसनले गाए Cacho 아카 초피네로 बनो बनो प र ् य ा च ् छ a मुटो माथि ढ ु u ् ग ा र ा ખાચો પીન રોગને બન પ્રયા છા મુટોમાંથી ડુંગા રાખી અસ્મ્ય પ્રયા છા અસ્મ્ય પ્રયા છા અસ્મ્ય પ્રયા છા उठि जाने केही थाहा छैन फर्की आउने हो कि होइन केही थाहा छैन भोलि उठि कहाँ जाने केही थाहा छैन फर्की आउने हो कि होइन केही थाहा छैन बाचा छेकै आउँछु भने गर्नु पर्या छ मुटो माथि ढुङ्गा राखे हस्नु छ हस्नु पर्या छ हस्नु पर्या छ मेदी हसनका बारेमा चर्चा जारी नै रहनेछ अरू पनि कुनै कार्यक्रममा भोलि गायिका नायिका भुवनचनको जन्मदिन र त्यसै गरिकन संगीतकार कृष्ण मानको पुण्यतिथिको सन्दर्भमा विशेष कार्यक्रम हुनेछ मेदी गजललाई प्रविष्टि दिएस्तै नेपाली सुगम संगीतमा गजल ल्याउने उस्ताद मध्ये एक मानिन्छन् उस्ताद भैरव पराजुली थापा भैरव पराजुली थापाका दुई छोरी शान्ति र संगीता पनि गायिका हुन् भने भैरव पराजुली थापाकी छोरी भुवन चन्द नेपाली चलचित्र जगतको प्रथम नायिका र रेडियोकी गायिका पनि हुन् भैरबहादुर थापाको पनि यही असारमा जन्म दिनुपर्छ भैरबहादुर थापालाई सम्झना गर्दै उनले संगीत गरेको फतेमानले गाएको मवी रचना सहित आजको यो कार्यक्रमबाट सन्दीप र मलाई विदा दिनुहोस् अझै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज